एक गते मनाइने महाप्रभ माघे सङ्क्रान्ति आज हर्षोल्लासका साथ मनाइएको छ माघ एक गतेबाट नै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ सामान्यतया सूर्यले बाह्रौँता राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ साउने एक गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ यस दिनबाट नै दश सूर्य दक्षिण गोलार्धतिर लाग्ने भएकाले यस बेलादेखि दक्षिणायन सुरु हुन्छ यस दिन लुतो फाल्ने कण्डाकरक कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरू छन् यही सूर्य नै माघे गतिबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ योगी तथा सन्यासीहरू उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छ महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्याग्नु भएको थियो थियो यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने भनिएता पनि पुष महिनाको सात गतेबाट नै रात लामो र दिन लामो र रात छोटो हुन हुन सुरु भएको थियो विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै संस्कृति अनुसार यस पर्वको नामहरू पनि फरक फरक छन् नाम फरक फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रूपमा मान्दछन् माघी सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी तलाउ त्रिवेणीमा गई स्नान गरी पूजाआजाका लागि तिलको लड्डु घिउ चाकु तरुल आदि खाएर मनाउने गरिन्छ यस दिन कपडा घिउ चाकु तरुल तिलको लड्डु सागपात आदि आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा रो निरोगी पाइने विश्वास रहेको छ शिशिर ऋतु सुरु गराउने यस पर्वमा घिउ चाकु तिल र तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर ताकत दिनु तागत दिनुका साथै मास हालेर पकाइएको तेल शरीरमा घस्दा छाला सम्बन्धी सबै रोग नाश हुने विश्वास छ वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि मानिसको शरीरको लागि चाहिने पोषक तत्त्वहरूलाई नै यस दिन नै खानुपर्छ भन्नाले यस वर्ष पर्वले मानिसको स्वास्थ्यलाई बलियो बनाउन खोजेको हुनाले यसको सन्देश सकारात्मक नै देखिन्छ जातीयता सांस्कृतिक तथा भूगोलको आधारमा नेपालमा विभिन्न विविधता रहेको भए पनि यो पर्वलाई सबैले भिन्न भिन्न तरिकाले मनाउँछन् नेपालभर सबैले आफ्नो परम्परा र संस्कृति अनुसार यस पर्वलाई मनाउने भएकाले नै यो पर्व नेपालीहरूमा अझै लोकप्रिय बनेको छ गलकोटमा माघी सङ्क्रान्तिमा कृषि मेला सञ्चालन हुने गरेको भए पनि यस वर्ष कोरोना भाइरसका कारण सञ्चालन हुन सकेको थिएन गण्डकी प्रदेश सरकारको घरबाज होमस्टे पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरबाज सनतमा परेका छन् घरबासका पूर्वाधार विकास क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि परियोजना प्रस्ताव समेत स्वीकृत भइसकेका छन् प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका वडा नम्बर छ भुजुङ्गे स्थित गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे काठीकोला गाउँपालिका वडा नम्बर तीन बेलढुङ्गा सामुदायिक होमस्टे र जैमिनी नगरपालिका वडा नम्बर दस स्थित हाँडीको सामुदायिक होमस्थित सनतमा परेका छन् ती घरवासका सञ्चालक परियोजना कार्यान्वयनको लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् प्रत्येक घरवास नै रु आठ लाख दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्धनको काममा खर्च गरिनेछ गलकोती स्तन भिले सामुदायिक होमस्टेका अध्यक्ष कमला श्रेष्ठले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिनुभयो गाउँभित्र एक घरदेखि अर्को घर जोड जोड्ने गरी मैत्री हिसाबले पदमार्ग बनाउँदैछौँ उहाँले भन्नुभयो गत वर्ष पनि प्रदेश सरकारको रु दस लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो उक्त भवन अहिले घरवासमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमको लागि प्रयोगमा ल्याइएको छ भोजङ्गीका सात घरमा घरवास सञ्चालित छन् मगर बाहुले उक्त गाउँमा पर्यटक भेट्याउने उद्देश्यले घरवास खोलिएको हो घरवास सञ्चालनमा आएपछि ढुङ्गेनी गाउँ स्तुन भिलेजले चिनिने भोजङ्गी ele नयाँ चिनारी पाएको छ पारिवारिक आतिथ्यता स्थानीय परिकार रहन सहन संस्कृति र घुमफिर घरवासका आकर्षण हुन् घरवासमा कोडो फापर जौ मकै गहुँ आलु सिस्नो सिन्की भट्ट लगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ भुजुङ्गीको समग्र पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन मार्फत काम भइरहेको घरवास सञ्चालक समितिका सल्लाहकार फरेन्द्र थापा मगरले बताउनुभयो काठेकोलाको बेलढुङ्गा र जैमिनीको हाँडीको सामुदायिक घर घरवासले पनि पूर्वाधार निर्माणको योजना बनाएका छन् पछिल्लो समय प्रति पर्यटकको आकर्षण बढेपछि सञ्चालक उत्साहित छन् राज्यका निकायले पनि घरवास प्रवर्धनका लागि लगानी बढाइरहेका छन् ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले हाल बागलुङमा अठाइस घरवास सञ्चालितमा रहेका छन् ताराखोला गाउँपालिकामा भाग्यशाली चिता खोल्ने कार्यक्रम सम्पन्न भएको छ ताराखोला गाउँपालिकामा लोक सम्पदा कोष अध्ययन अनुसन्धान सङ्कलन रेकर्डिङ प्रकाशन कोष निर्माणार्थ सञ्चालित भाग्यशाली चिता खोल्ने कार्यक्रम आज सम्पन्न भएको हो ताराखोला गाउँपालिका वडा नम्बर एक माझखर्क माझखर्कको मोतीबारे मोतीमारेबाट सञ्चालित चिताको कार्यक्रम आज खोली समापन गरिएको छ भाग्यशाली चिता कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर दुई नरे थाँतीका चिठा नम्बर छत्तिस सन्ताउन्न नम्बरका हली खत्री प्रथम ताराखोला गाउँपालिका वडा नम्बर एक माझ कर्काका नम्बर पच्चिस छेपन्नका सीता परियार द्वितीय र गलकोट नगरपालिका वडा नम्बर दुई नरेथाँतीकै चिठा नम्बर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 सम्मान आज एक समारोहका बीच प्रदान गरिएको आदर्श सञ्चार सहकारीले जनाएको छ सपुतले नगद रु पच्चिस हजार राशिसहित समारोहका प्रमुख अतिथि निवर्तमान सङ्घीय सांसद मञ्च कुमार केसी तथा संस्थाका अध्यक्ष हुमा कुमार जेसीले प्रदान गर्नुभएको छ बागलुङ बागलुङ जिल्लाको काठीकोला गाउँपालिका वडा नम्बर तीन जन्मनु भएका गायक सपुतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष उमा कुमारी जीसीले जानकारी दिनुभयो गायक सपुतका बोलमायक गलबन्दी बल्ला बरीलाई डोहोरी ब्याटर फुटेका चुरा लगायतका गीत लोकप्रिय छन् उहाँ चलचित्रमा समेत डेब्यू गर्नुभएको छ आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैङ्कका केन्द्रीय अध्यक्ष केबी उप्रेती र गण्डकी प्रदेश प्रदेशसभा सभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्व सञ्चालक प्रभा कोइरालालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ त्यस्तै सृजनशील पत्रकारिता पुरस्कार मोस्ताङका पत्रकार सुन्दर कुमार थकालीलाई प्रदान गरिएको छ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको चौधौँ वार्षिक साधारण सभाको अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ आदर्श सञ्चारका सहसम्पादक पत्रकार द्वै सिर्जना पन्त र सन्तोष छेत्री म्याग्रेटले दुई सालमा स्थापना गरेको सृजनशील पत्रकारिता पुरस्कार नगद दस हजार राशिको हो उक्त सम्मान तथा निवर्तमान सङ्घीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जेसीले एक समारोहका बीच प्रदान गर्नुभएको थियो थकाली नेपाल पत्रकार महासङ्घ बुस्ताङ शाखाको अध्यक्ष समेत हुनुहुन्छ उहाँ अन्नपूर्ण पोस्ट एपिवान टेलिभिजन तथा समा समाधान दैनिकमा कार्यरत हुनुहुन्छ धौलागिरीका क्रियाशील तथा सृजनशील पत्रकारलाई प्रदान गरिने सृजनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा पर्वत दिलसिरिज बागलुङ सन्तोष गौतम म्याग्दी राम थापा सङ्गम घरती बागलुङले प्रदान गरिएको थियो कार्यक्रममा बोल्दै निवर्तमान सङ्घीय सांसद मोहन कुमारी राष्ट्रले राष्ट्रको गहना कलाकार र पत्रकार भएको भन्दै उनीहरूले हौसला प्रदान गरिराख्नुपर्ने बताउनुभयो जिल्लामा जन्मेर एउटा राष्ट्रको गहना बनिसकेका गायक तथा नायक प्रकाश सपुट र मुस्ताङमा कार्य पत्रकार थकालीले सम्मान गर्न पाउँदा आफू खुसी भएको बताउनुभयो खानेपानीको चरम समस्या रहेको बागलुङ नगरपालिका वडा नम्बर आठ सिगानाको लामा चौरमा पानी पुग्ने आशा पलाएको छ गाउँभन्दा आठ सय मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रविधि मार्फत लामा चौरमा वितरण गर्ने योजनाको काम सुरु भएको हो काठीकोला गाउँपालिका वडा नम्बर सात रेसमा पर्ने पानी मुहान स्थानीयले समझदारीमा प्रयोग गरेका गर्ने भएका हुन् लामा लामाचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम सुरु भएको उपभोक्ता समिति समितिका अध्यक्ष बहादुर कार्कीले बताउनुभयो योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहिबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभएको हो अब लामाचौरमा पानी पुर्याउने भनेर भोट माग्ने संस्कृतिको अन्त्य हुन्छ लेखेर राख्नुहोस् डेढ वर्षमा घर घरमा पानी पुर्याउने वातावरण बनाउँछौ शिलान्यासपछि पौडेलले भन्नुभयो प्रदेशको योजना सुचारू भएको छ यसमा नगरपालिकाले खबरदारी र साझेदारी दुवै गर्छ शिलान्यासका लागि पुग्नुभएका नगर प्रमुखलाई स्थानीयले निर्वाचन निर्वाचनका बेला खाएको कसम सम्झाउनु भएको थियो स्थानीयको दुःख देखेर समेत पौडेल कार्यक्रममै भावुक हुनु भएको थियो मुहानबाट दुई सय पचास मिटर हावामा र आठ सय मिटर मैदानमा पर्ने उच्च भागमा पानी पुर्याइने खानेपानी तथा सरसफाई डिभिजन वन कार्यालय डिभिजन कार्यालय बागलुङका इन्जिनियर ईश्वर सुवेदीले बताउनु भयो उहाँका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर सात दशमलव पाँच एचपीको मोटरले ट्याङ्की मुख्य ट्याङ्कीमा पानी तानिनेछ मुख्य ट्याङ्कीबाट हत मिटर माथि पुर्याउनको लागि पच्चिस एचपीको मोटर परेको हुनेछ दुई दशमलव पाँच इन्चको पाइपमा प्रति सेकेन्ड दुई लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताउनुभयो छ घण्टा पानी तान्दा लामिचौरका एक सय अस्सी घरमा पानी प्रशस्त पुग्नेछ पचास हजार लिटरको एक बिस हजार लिटरको तिन र बिस हजार लिटरको एक ट्याङ्की बढाउने योजना स्थिमित छ चालु आर्थिक वर्षमा प्रदेश सरकारले बाह्र लाख रुपियाँ विनियोजन गरेको छ क्रमागत योजना भएकाले बजेट स्थिमित बन्दै जान्छन् सुवेदी भन्नुहुन्छ मुहानको विवाद भएकाले पनि काम हुन सकिन उपभोक्ता समितिले अब काम गर्ने हो लिफ्टिङ आयोजनाको शिलान्यास भएकाले अब पानी पाउने आशा पलाएको स्थानीय सीता दर्जीले बताउनुभयो पानीको अभावका कारण यहाँका स्थानीयले सरसफाई र तरकारी खेतीका लागि समेत शास्ति भोग्दै आएका थिए कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीको अध्यक्षता वडा अध्यक्ष राजन जीषीको स्वागत तथा भट्टबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक आज माघे सक माघे मकर सङ्क्रान्ति पर्व मनाइयो गलकुतको एक सहित बागलुङका तीन घरवासले प्रदेश सरकारको चौबिस लाख अनुदान ताराखोला गाउँपालिकामा भाग्यशाली चिठा खोल्ने कार्यक्रम सम्पन्न गायक प्रकाश सपुतलाई आदर्श सम्मान र थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान र सिगानामा लिफ्टिङ प्रविधिको खानपानी आयोजना शिलान्यास खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार